मिल्दैन मन पल भरमै फुट्ने कुरा गर्छन् मिल्दैन मन पल भरमै फुट्ने कुरा गर्छन् कोही मिलन अनि कोही छुट्ने कुरा गर्छन् मिल्दैन मन पल भरमै फुट्ने कुरा गर्छन् कोही मिलन अनि कोही छुट्ने कुरा गर्छन् साँचो प्रेम गर्ने सामु समाज तगारो बनेनी साँचो प्रेम गर्ने सामु समाज तगारो बनेनी सँगै जीवन जिउन भनी जुट्ने कुरा गर्छन् सँगै जीवन जिउन भनी जुट्ने कुरा गर्छन् कोही मिलन अनि कोही छुट्ने कुरा गर्छन् मिल्दैन मन पलभरमै फुट्ने कुरा गर्छन् छुट्ने कुरै नगरना माग्छु बरु छेमा चित्त कतै दुखाए कि मन बुझेन केमा छुट्ने कुरै नगरना माग्छु बरु छेमा चित्त कतै दुखाए कि मन बुझेन खेमा मेरो मुटु मेरो प्राण तिमी मेरो सासमा छ ए प्रिय तिमी त मेरो जिन्दगानी हो छुट्ने कुरै नगरन मान्छु बरु छेमा चिन्ता कतै दुखाए कि मन बुझे न के सक्छु आगोमाथि पर्न सक्छु तिमीलाई पाउन मैले जे पनि गर्न सक्छु हो झर्न सक्छु आगोमाथि पर्न सक्छु तिमीलाई पाउन मैले जे पनि गर्न सक्छु सक्दिन म छुट्टिएर तिमी बिना एक्लै म लेख्न चाहन्छु कहानी यो नसा नसा माछ न तिमी मुटुमा धड्किन्छ ए प्रिय तिमी त मेरो जिन्दगानी हो छुट्ने कुरै नगरादा माग्छु बरु क्षमा चित्त कतै दुखाए कि मन न के मा सपना एउटै मेरो सधैँ खास बनुमा तिम्रो हुनु छैन मालिक मलाई दास बनुमा तिम्रो हो सपना एउटै मेरो सधैँ खास बनुमा तिम्रो हुनु छैन मालिक मलाई दास बनुमा तिम्रो भरिदेऊ न झोली मेरो पिरतीले आज सङ्गालेर राख्छु म त सधैँ मुटुमा छुट्ने कुरै न मक्सु बरु छेमा चित्त कतै दुखाए कि मन बुझेन केमा मेरो मुटु मेरो प्राण तिमी मेरो सासमा छौ ए प्रिय तिमी मेरो जिन्दगानी हौ अर्जुन राजको शब्द दीपक शर्माको सङ्गीतमा प्रमोद खरेलको सुमधुर आवाजमा गुन्जिरहेको यसै साङ्गीतिक स्वरसँगै नमस्कार अनि हार्दिक अभिवादन कार्यक्रम मुक्तक मधुरिमाको यो रात्रिकालीन प्रहरमा दर्पण पारिका आत्मीय मित्र राज अनि मच्छु तपाईँकै हर्ष अनि विस्मातको मित्र रामु आचार्य मित्र कार्यक्रम मुक्तक मधुरिमाको आज पनि एउटा थप नयाँ बसाई बस्नका लागि हामी उपस्थित भइसकेका छौँ तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघार्ज सुनिरहनु भएको छ विश्वको जुन कुनै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत पनि प्रत्यक्ष रूपमा हामीलाई सुनिरहनु भएको छ साथमा विभिन्न वेबसाइटहरू मार्फत विभिन्न ब्लगहरू मार्फत पनि तपाईँ यस कार्यक्रमलाई डाउनलोड गरेर सुन्न सक्नुहुन्छ डाउनलोडको प्रबन्ध मिलाइदिने रेडियो अर्पणका मित्रद्वय रिजन केसी अनि लक्ष्मण सापकोटालाई धन्यवाद छ त्यस्तै चिसापानी सर रामेसापका शरण श्रेष्ठ भक्तिप्रसाद सर्लाहीका मोहन बिहानी गाउँ सहर दुई दनाई गाउँ लमजुङका आशिष दनाई डुमरवाना बारा हाल युएमा रहनुहुने विकास नेउपाने लाई पनि धेरै धेरै धन्यवाद त्यस्तै कार्यक्रमलाई विशेष सहयोग गर्नुहुने ईश्वर पूर्तिन बैलवा सर्लाहीका मित्र सरोज चौलागाईलाई पनि धेरै धेरै धन्यवाद सुरुवातको यो घडीमा मित्र साताको बिहिबार बेलुकी पौने नौ बजेको बिबिसी नेपाली सेवाको समाचारपछि करिब करिब दस बजेसम्म तपाईँ हामी सँगै रहनका लागि यो बसाईमा जुट्ने गर्दछौ तपाईँले नै माया गरेर प्रेषित गर्नुभएका तपाईँका मुक्तकहरू सँगैको बसाई हो कार्यक्रम मुक्तक मधुरीमा आज पनि तपाईँका मुक्तकहरू प्राप्त भएका छन् तिनै मुक्तकहरूलाई नै अगाडि बढाउन चाहन्छु ढिला नगरिकन हेमराज वाग्लेको यो मुक्तकबाट पास्थर अमरपुर दुई भालुचोकबाट लेख्नुहुन्छ वाचन गरेको शब्दले तिमीलाई इख भयो वाचन गरेको शब्दले तिमीलाई इख भयो मिठो बोली वचन पनि आज तिमीलाई बिख भयो वाचन गरेको शब्दले तिमीलाई इख भयो मिठो बोली वचन पनि आज तिमीलाई बिख भयो हिजोको मिठो बोली आज खस्रो हुँदै गयो हिजोको मिठो बोली आज खस्रो हुँदै गयो भत्ताभुङ्ग भयो मिठो बोली तिमीलाई भिख भयो भत्ताभुङ्ग भयो मिठो बोली तिमीलाई भिख भयो वाचन गरेको शब्दले तिमीलाई इख भयो मिठो बोली वचन पनि आज तिमीलाई बिख भयो राम्रै बोल्दा पनि नराम्रो सोचिदिन्छन् कोही राम्रै चिताउँदा पनि नराम्रो चिताइदिन्छन् कोही आखिर समाज त स्वार्थी छ दुनियाँ त स्वार्थी छ त्यसो त सबै समाज स्वार्थी छैन सबै दुनियाँ स्वार्थी छैन सबैको मनमा पाप लोकेको छैन केही एक दुई तत्त्वहरूले गर्दाखेरि मन दुख्ने गर्दछ धन्यवाद हेमराज वाग्लेलाई यो साथको लागि सुन्दर शेर्पाली बिन्दास रुघा दुई घनखोला रुकुमबाट लेख्नुहुन्छ राप्ती बिरानो लाग्न थाल्यो बागमती माग्न आएको छु राप्ती बिरानो लाग्न थाल्यो बागमती माग्न आएको छु नौलो ठाउँको चोखो माया पिरती माग्न आएको छु सुन्छु यहाँ बजारमा प्यार बिग्दैछ रे सुन्छु यहाँ बजारमा प्यार बिग्दैछ रे मिल्छ भने दिनुस् थोरै सापट्टि माग्न आएको छु मिल्छ भने दिनुस् थोरै सापट्टि माग्न आएको छु नौलो ठाउँको चोखो माया पिरती माग्न आएको छु राप्ती बिरानो लाग्न थाल्यो बागमती माग्न आएको निकै सुन्दर मुक्तक रह्यो बजारमा प्रेम बिकिएका कुराहरू यो मुक्तकमा थियो सुन्दर शेर्पाली बिन्दासलाई धन्यवाद तिलक निष्कर्ष रत्नगर सातबाट लेख्नुहुन्छ जुन पाए भुल्छु जुनैसित जुन पाए भुल्छु जुनैसित तर भुल्दिन अरू कुनैसित जुन पाए भुल्छु जुनैसित तर भुल्दिन अरू कुनैसित साँचो माया प्रेम हुन्छ भने साँचो माया प्रेम हुन्छ भने केवल यो ज्यान हुन्छ उनैसित केवल यो ज्यान हुन्छ उनैसित जुन पाए भुल्छु जुनैसित तर भुल्दिन अरू कुनैसित माया सच्चा हुन्छ चोखो हुन्छ भने यो ज्यान केवल उनैको मात्र हुने बाप धन्यवाद तिलक निष्कर्षलाई श्रीकान्त कहराज कृष्ण मन्दिर चोकबाट लेख्नुहुन्छ संसार फूल झैँ फुलेको छ आज संसार फूल झैँ फुलेको छ आज प्रेम माया आकाश खुलेको छ आज संसार फूल झैँ फुलेको छ आज प्रेममय आकाश खुलेको छ आज सारा कुरा एक कुनामा थाती राखेर सारा कुरा एक कुनामा थाती राखेर मन त उनैसँग भुलेको छ आज मन त उनैसँग भुलेको छ आज संसार फुल झै फुलेको छ आज प्रेममय आकाश खुलेको छ आज मायाका कुराहरू खुसीका कुराहरू आफ्नै मान्छेसँग मन भुलेका कुराहरू यस्ता कुराहरू सुनिरहन पाउँदाखेरि हामीलाई पनि निकै खुसी लाग्ने गर्दछ त्यसो त सबैको जिन्दगी एकनाशको हुँदैन समय सबैलाई सामान एकैपटक खुसी दिने खालको हुँदैन एक पाटोमा घाम लाग्दा अर्को पाटोमा छाया हुन्छ त्यस्तै कहिले कसैको मनमा विरह चल्छ कहिले कसैको मनमा विरह चल्छ धन्यवाद श्रीकान्त कहिराजलाई यो साथको लागि सागरिका थापा रत्नगरबाट लेख्नुहुन्छ भेट्न सजिलो अनि छुट्न गाह्रो भयो आज भेट्न सजिलो अनि छुट्न गाह्रो भयो आज माया प्रेम दुनियाँको आँखाको तारो भयो आज भेट्न सजिलो अनि छुट्न गाह्रो भयो आज माया प्रेम दुनियाँको आँखाको तारो भयो आज खुसी त म कसरी हुन सक्छु र आज भोलि खुसी त म कसरी हुन सक्छु र आज भोलि नौनी जस्तो कोमल मुटु तिम्रो सारो भयो आज नौनी जस्तो कोमल मुटु तिम्रो सारो भयो आज माया प्रेम दुनियाँको आँखाको तारो भयो आज भेट्न सजिलो अनि छुट्न गाह्रो भयो आज भेट्न सजिलो थियो तर छुट्न निकै गाह्रो भयो यस्तै कुरा यो मुक्तकमा धन्यवाद सागरिका थापालाई अनन्तराज रत्नगरका मित्र हाल भारतमा हुनुहुन्छ अभागी उपनाम दिएर गयो अभागी उपनाम दिएर गयो मनका सारा खुसी लिएर गयो अभागी उपनाम दिएर गयो मनका सारा खुसी लिएर गयो हात हल्लाएर बिदा दिए मैले हात हल्लाएर बिदा दिएँ मैले पराईसँगै तिमी टाँसिएर गयौ पराईसँगै तिमी टाँसिएर गयौ मनका सारा खुसी लिएर गयौ अभागी उपनाम दिएर गयौ पीडाका कुराहरू मुक्तकमा धन्यवाद राजलाई यो साथको लागि बिना सापकोटा चोकबाट लेख्नुहुन्छ मनदेखि तिमीलाई चाहे पाउन सकिन मनदेखि तिमीलाई चाहे पाउन सकिन समयको दोष तिम्रो सामु आउन सकिन दोष मलाई नै देऊ बरु सहुला बाचुन्जेली दोष मलाई नै देऊ बरु सहुला बाचुन्जेली तिमीले जस्तै मैले गुण लगाउन सकिन तिमले जस्तै मैले गुण लगाउन सकिन समयको दोष तिम्रो सामु आउन सकिन मनदेखि तिमीलाई चाहे पाउन सकिन कसैलाई हृदयदेखि नै चाहदाखेरि पनि प्राप्त गर्न नसकेका कुराहरू त्यसो त मित्र चाहेका हरेक कुराहरू पाइन्छ भन्ने नै छैन त्यागलाई पनि आत्मसात गर्न सक्नु पर्दछ बलिदानलाई पनि आत्मसात गर्न सक्नु पर्दछ सबैभन्दा ठुलो कुरा मन बुझाउन सक्नु पर्दछ आखिर मनकै चाहना त हुने सबै यो मनलाई बुझाएर राख्न सकियो भने जिन्दगी पक्कै पनि सफल हुनेछ धन्यवाद बिना सापकोटालाई यो सुन्दर मुक्तकको लागि राजकुमार धिमाल बर्दिवास नौ महोत्तरीबाट लेख्नुहुन्छ हिजो भन्यो मलाई तिम्रो प्यार चाहियो हिजो भन्यौ मलाई तिम्रो प्यार चाहियो आज किन धन दौलतको संसार चाहियो बस्छु भन्थ्यौ तारामण्डल भएको झुपडीमा बस्छु भन्थ्यौ तारामण्डल भएको झुपडीमा अरे आज किन सुनको दरबार चाहियो अरे आज किन सुनको दरबार चाहियो आज किन धन दौलतको संसार चाहियो हिजो भन्यौ मलाई तिम्रो प्यार चाहियो समय अगाडि बढ्दै जाँदाखेरि असीमित चाहनाहरूको घेरो अलिकति मौलाएका कुराहरू यो मुक्तकमा भइरहेको थियो हिजोको दिनमा प्यार पाइयो भने माया पाइयो भने जस्तो सुकै दुःख कष्ट पनि हाँसी हाँसी सहेर अगाडि बढ्छु भन्नेले आज सुनको दरबार कल्पना गरेका कुराहरू मैले अघि पनि भनेको थिएँ मित्र सबै कुरा मन नै हो यो मनले एकैछिनमा के सोच्छ अर्को छिनमा के सोध्छ मनलाई नै बुझाउन सक्नु पर्दछ धन्यवाद राजकुमार धिमाललाई यो साथको लागि प्रतीक पोखरेल कोपवा छ कपिल वस्तुबाट लेख्नुहुन्छ न धरती बनायो न बादल बनायो न धरती बनायो न बादल बनायो जिन्दगीले नि बिना खरीको मादल बनायो न धरती बनायो न बादल बनायो जिन्दगीले नि बिना खरीको मादल बनायो म त यहाँ केही छुट्टै गर्न खोज्दै थिएँ म त यहाँ केही छुट्टै गर्न खोज्दै थिएँ तर यो समाजले मलाई पागल बनायो तर यो समाजले मलाई पागल बनायो न धरती बनायो न बादल बनायो तर यो समाजले मलाई पागल बनायो पागल बनायो प्रिय यो दिल हरेर पागल पागल बनायो प्रिय यो दिल हरेर पागल बसन्ती रङ छरेर छरेर छरेर छरेर बसन्ती रङ छरेर जादु गरेर पागल पागल बनायो प्रिय यो दिल हरेर पागल बसन्ती रङ छरेर आफूलाई जीवन चलाउँदै थिए सम्हालेर आफूलाई जीवन चलाउ कहाँ थे तै पनि मन परायो तिम्रो लायक कहाँ थिए तै पनि मन परायो हाँस्ने रुने बनायो हाँस्ने रुने बनायो हाँस्ने रुने बनायो हाँस्ने रुने बनायो हाँस्ने पागल बनायो प्रिय यो दिल हरेर पागल बसन्ती रन छरेर जादु गरेर पागल पागल बनायो प्रिय केशव आचार्यको शब्द पागल एल्बमबाट शिव परियारको सङ्गीत अनि सुमधुर आवाजमा तपाईँले सुनिरहनु भएको यसै सुमधुर स्वरसँगै फेरि पनि स्वागत छ मित्र सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा अनि यो हो तपाईँकै प्रिय कार्यक्रम मुक्तक मधुरीमा साताको बिहिबार बेलुकी पाउने नौ बजेको बीबीसी नेपाली सेवाको समाचारपछि करिब करिब दस बजेसम्म तपाईँ हामी सँगै रहने बसाइ हो कार्यक्रम मुक्तक मधुरीमा र मुक्तक मधुरीमाको आजको श्रृङ्खलामा पनि तपाईँले नै प्रेषण गर्नुभएका मुक्तकहरूलाई मैले अगाडि बढाइरहेको छु र फेरि पनि ढिला नगरिकन तपाईँका मुक्तकलाई नै अगाडि बढाउन चाहन्छु सम्झना पोखरेल लेख्नुहुन्छ काठमाडौँ नयाँ बजारबाट म जन्मेको बिहानी फर्किए म जन्मेको बिहानी फर्किए बाल्यकालको कहानी फर्किए म जन्मेको बिहानी फर्किए बाल्यकालको कहानी फर्किए म मेरो जवानी गुमाइदिन्थे साँच्चै म मेरो जवानी गुमाइदिन्थे साँच्चै मेरी आमाको जवानी फर्किए मेरी आमाको जवानी फर्किए बाल्यकालको कहानी फर्किए समय बितिसकेपछि त्यो पुरानो समय यदि फर्केर आउँथ्यो भने धेरैको मनोकामना पूर्ण हुने थियो तर वास्तविकतामा त्यस्तो हुँदैन र कल्पना गर्नुभएको छ त्यो पुरानो दिन पनि फेरि फर्किए भनेर मुक्तक मार्फत शब्द संरचनामा थोरै ख्याल गर्नुपर्ने देखिन्छ यो साथको लागि धन्यवाद सम्झना पोखरेललाई माधव पोखरेल अनुराग देवघाट धामबाट लेख्नुहुन्छ सोध्छु जिन्दगीको रीति र झसङ्ग हुन्छु सोध्छु जिन्दगीको रीति र झसङ्ग हुन्छु हाँस्ने रुने परिस्थिति र झसङ्ग हुन्छु प्रेम गर्छु भन्दै आउने तमाम मुहारहरूमा प्रेम गर्छु भन्दै आउने तमाम मुहारहरूमा देख्छु तिम्रै आकृति र झसङ्ग हुन्छु देख्छु तिम्रै आकृति र झसङ्ग हुन्छु हाँस्ने रुने परिस्थिति र झसङ्ग हुन्छु सोच्छु जिन्दगीको रीति र झसङ्ग हुन्छु जिन्दगीको रीति सम्झेर हाँस्ने रुने परिस्थिति देखेर आफू आफैसँग झस्किएका भावहरू यस मुक्तकमा हुँदै थियो धन्यवाद माधव पोखरेल अनुरागलाई यो साथको लागि मेनुका घिमिरे लालबन्दी सर्लाही हाल काठमाडौँबाट के गर्ने कसो गर्ने भड्किरहेछ जीवन के गर्ने कसो गर्ने भड्किरहेछ जीवन पाइला चाल्न खोज्दा पनि अड्किरहेछ जीवन पटक पटक गुम्सिएका इच्छाहरू पटक पटक गुम्सिएका इच्छाहरू सबै भत्ताभुङ्ग पारेर पड्किरहेछ जीवन सबै भत्ताभुङ्ग पारेर पड्किरहेछ जीवन पाइला चाल्न खोज्दा पनि अड्किरहेछ जीवन के गर्ने कसो गर्ने भड्किरहेछ जीवन जिन्दगी अब कसरी अगाडि बढाउने त्यो योजनाको अभावमा गुम्सिएका मनहरू पटक पटक पड्किएका भावहरू धन्यवाद यो सुन्दर मुक्तकको लागि मेनुका घिमिरेलाई विकास गिरी दुखी गोरखाबाट लेख्नुहुन्छ तिम्रो त्यो अनुहार उदास भएर तिम्रो त्यो अनुहार उदास भएर उदासीन भन्दा धेरै निराश भएर मेरो ओठको पनि मुस्कान हराएछ मेरो ओठको पनि मुस्कान हराएछ तिमीसँगै दुख्नु पर्ने आभास भएर तिमीसँगै दुख्नु पर्ने आभास भएर उदासीन भन्दा धेरै निराश भएर तिम्रो त्यो अनुहार उदास भएर आफ्नो मनले चाहेको मान्छेको मुहारमा भएको उदासीले आफूलाई पनि पक्कै पनि दुखित तुल्याउँछ त्यस्तै कुरा यो मुक्तकमा थियो धन्यवाद विकास गिरी दुखीलाई सागर सहयात्री रामनगर छ किरवानी नवलपरासीबाट लेख्नुहुन्छ हाल इन्डियामा हुनुहुन्छ रूपको तिम्रो असर यस्तै रहने भए रूपको तिम्रो असर यस्तै रहने भए सम्मै अधर यस्तै रहने भए तिम्रो कारण कति सहीद हुन्थे होला तिम्रो कारण कति शहीद हुन्थे होलान् सधैँ कातिल नजर यस्तै रहने भए सधैँ कातिल नजर यस्तै रहने भए बुढ्यौली सम्मै आधार यस्तै रहने भए रूपको तिम्रो असर यस्तै रहने भए धन्यवाद निकै सुन्दर मुक्तक सागर सहयात्रीलाई यो साथको लागि फेरि पनि धन्यवाद आलोक चौधरी लमही दाङबाट लेख्नुहुन्छ हुने खाने ठुलो सदन चुनेकी छे हुने खाने ठुलो सदन चुनेकी छे बुद्धिमान रहेछे सुखी जीवन चुनेकी छे हुने खाने ठुलो सदन चुनेकी छे बुद्धिमान रहेछे सुखी जीवन चुनेकी छे त्यति मात्रले उसलाई नपुगेर होला त्यति मात्रले उसलाई नपुगेर होला मेरो लागि पीडा अनि घुटन चुनेकी छे मेरो लागि पीडा अनि घुटन चुनेकी छे बुद्धिमान रहेछ सुखी जीवन चुनेकी छे हुने खाने ठुलो सदन चुनेकी छे मान्छेहरू सबैजना ठुलै रुखको छहारीमा बस्न मन पराउँछन् ठुलो रुख पाएसम्म सानो रुखलाई कसले हेर्ने सानो रुखको छहारीमा को जाने वास्तविक जिन्दगीमा पनि त्यस्तै भएका कुराहरू यस मुक्तकमा समेट्नु भएको थियो आलोक चौधरीले धन्यवाद छ यो साथको लागि सरोज चौलागाई ईश्वरपुर तीन बैलवास सर्लाहीबाट लेख्नुहुन्छ मेरो मन निकै प्रफुल्ल छ साली आएकीले मेरो मन निकै प्रफुल्ल छ साली आएकीले के गर्ने के गर्ने रन छ साली आएकीले मस्त जवानी उनको अनि जिउ डाल देखेर मस्त जवानी उनको अनि जिउ डाल देखेर यो मनै आज छता छुल्ल छ साली आएकीले यो मनै आज छता छुल्ल छ साली आएकीले के गर्ने के गर्ने रनभुल्ल छ साली आएकीले मेरो मन निकै प्रफुल्ल छ साली आएकीले साली आएको कारणले मन खुसी भएका कुराहरू त्यसो त नेपाली समाजमा साली र भिनाजुसँग सम्बन्धित धेरै उखानहरू धेरै चर्चाहरू रहने गर्दछन् गुन्द्रुक पकाउनु पर्दैन साली फकाउनु पर्दैन लगायतका यस्ता धेरै कुराहरू रहेका छन् र सालीको आगमनका विषयमा मुक्तक प्रेषित गरिदिनु भएकोमा सरोज चौलागाईलाई धन्यवाद यो साथको लागि मोहन बिहानी भक्तिपुर साथ सर्लाहीका मित्र हुनुहुन्छ हाल युएमा हुनुहुन्छ नखोज मेरा आँसुहरू पोखरी अनि तालहरूमा नखोज मेरा आँसुहरू पोखरी अनि तालहरूमा छाडिदेऊ बरु मलाई लाचार मेरो हालहरूमा नखोज मेरा आँसुहरू पोखरी अनि तालहरूमा छाडिदेऊ बरु मलाई लाचार मेरो हालहरूमा बदनाम त यसै छु तिम्रो प्रेममा पागल भएर बदनाम त यसै छु तिम्रो प्रेममा पागल भएर भो नझुड्याऊ मेरा फोटा भित्ता र पर्खालहरूमा भो नझुन्ड्याऊ मेरा फोटा भित्ता र पर्खालहरूमा छाडिदेऊ बरु मलाई लाचार मेरो हालहरूमा नखोज मेरा आँसुहरू पोखरी अनि तालहरूमा एउटा विरह जगाउने भाव समेटिएको मुक्तक रह्यो यहाँनिर मोहन बिहानीको आफू आफ्नै हालमा बाँच्न स्वीकारेका कुराहरू पनि यसै मुक्तकमा थियो धन्यवाद मोहन बिहानीलाई यो सुन्दर मुक्तकको लागि एक बहादुर पुलामी मगर मैदी दुई धादिङ हाल बिरानो मुलुकबाट लेख्नुहुन्छ तन मन धन भन्दा माथि भइदिए माया तन मन धन भन्दा माथि भइदिए माया सम्बन्ध त्यो जस्तै मानापाथी भइदिए माया किन झर्थे आँखाबाट बलिन धारा आँसु किन झर्थे आँखाबाट बलिन धारा आँसु सुख दुःख हर पलको साथी भइदिए माया सुख दुःख हर पलको साथी भइदिए माया सम्बन्ध त्यो जस्तै मानापाथी भइदिए माया तन मन धन भन्दा माथि भइदिए माया माया तन मन धन भन्दा पनि माथि भइदिएको भए किन रुनु पर्थ्यो मान्छे यस्तै कुरा थियो धन्यवाद एक बहादुर पुलामी मगरलाई समय अलिकति कम छ एउटा अन्तिम मुक्तक मात्र यति बेला अन्जान श्रेष्ठ अभागी कान्छी बजार स्याङ्जाबाट तिम्रै याद आउँछ तिम्रै माया लाउँछ सानो तिम्रै याद आउँछ तिम्रै माया लाउँछ सानो यो मुटु जलाउँछ तिम्रै माया लाउँछ सानो तिम्रै याद आउँछ तिम्रै माया लाउँछ सानो यो मुटु जलाउँछ तिम्रै माया लाउँछ सानो हर पल तिम्रै नाम लिई हिँड्छु भट्टीमा हर पल तिम्रै नाम लिई हिँड्छु भट्टीमा यो मुटु हराउँछ तिम्रै माया लाउँछ सानो यो मुटु हराउँछ तिम्रै माया लाउँछ सानो यो मुटु जलाउँछ तिम्रै माया लाउँछ सानो तिम्रै याद आउँछ तिम्रै माया लाउँछ सानो एकजना मान्छेको मात्र याद आउने उसकै माया लाउने कुरा यो मुक्तकमा धन्यवाद अञ्जन श्रेष्ठ अभागीलाई मित्र आजका लागि कार्यक्रम मुक्तक मधुरिमाको व्यवसायको समय सकिएको इसारा प्राप्त भएको छ छुट्नुपर्ने हुन्छ यतिन्जेलसम्म जहाँ रहेर जस्तो सुख अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि धन्यवाद दिन चाहन्छु दर्पण पारीबाट यतिन्जेलको आत्मिक साथको लागि दर्पण पारीका मित्र राजलाई तपाईँकै मित्र रामु आचार्य पनि कार्यक्रम मुक्तक मधुरिमाको आजको व्यवसायबाट बिदा चाहन्छु नमस्कार शुभरात्रि मिठो निदरीको कामना